101.6 megahertz. कार्यक्रम मुटक माला रे राख्नुहुन्छ रेडियो अभिजनमा मदन भण्डारेको साथमा तपाईँको रेडियो तपाईँको आवाज रेडियो भिजन एकानब्बे दशमलव छ मेगा आर्चमा हरेक आइतबार दस बजेको संसार पश्चात एघार बजेसम्म तपाईँको रेडियो सेटमा गुन्जाने कार्यक्रम मुक्तक मालाको समय आज पनि सुरु भइसक्यो मदन भण्डारी सधैँ चाहिँ तपाईँहरूको साथमा उपस्थित भइसके मलाई प्रविधि संयोजनमा कौशल कान्छोले साथ दिइरहनु भएको छ तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा धेरै धेरै स्वागत छ श्रोता हार्दिक नमस्कार एकानब्बे दशमलव छ मेगार्सको ध्वनि तरङ्गमा अहिले तपाईँले हामीलाई पूर्वमा सुनिरहनु भएको छ सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा सुनिरहनु भएको छ अनि त्यस्तै गरेर W W W dot radio vision dot com dot NP log on गरेर संसारभरिकै साथ सुनिरहनु भएको हुनुपर्छ तपाईँले मोबाइल एप्लिकेसन हाम्रो पात्रोको रेडियो लिस्टमा गएर रेडियो भिजन सर्च गरेर पनि हामीलाई साथ सुन्न सक्नुहुन्छ श्रोता सम्हालेर अनेकौं रहर कुर्नु परेको छ सम्हालेर अनेकौं रहर कुर्नु परेको छ किनेर जग्गा बनाएर घर कुर्नु परेको छ यो कस्तो जिन्दगी हो मैले बुझ्न सकिन एक दिन मर्न जिन्दगी भर कुर्नु परेको छ ओहो यो मुक्तक मुक्तकार माधव घिम्रेजीको नुवाकोट उहाँको घर हो निकै मनै चसक्क बनाउने मुक्तक मुक्तकार माधव घिम्रेजीको आजको यो वसाईमा श्रोता माधव घिम्रेजीका यिनै मुक्तकरबहरूसँगै मुक्तकको सिलसिला मैले सुरु गर्न चाहे आजको यो वसाईमा श्रोता Muktakmala at the rate Gmail dot com तथा मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडीमा तपाईँहरूले नै मायाले स्नेहले पठाउनुभएका मिठा मिठा मुक्त साथमा म उपस्थित भएको छु तपाईँले पठाउनु भएको मुक्तक पनि छ हामीलाई सुन्दै रहनुहोस् कार्यक्रममा म ढिला नगरी मुक्तक नै लिन्छु ल बनाएर आफ्नो मन पत्थर जस्तै बनाएर आफ्नो मन पत्थर जस्तै मलाई नि बन्नु भन्छन् पत्थर जस्तै अब हाम्रो मिलन कसरी सम्भव छ बनेर दुवैले छन्छन् पत्थर जस्तै यो मिठो मुक्तक मुक्तकार अमन अन्जानजीको बजाङ उहाँको घर हो अमन अन्जानजी निकै मिठो मुक्तक लेख्नुहुन्छ मुक्तक मालामा नियमित रूपमा यसरी नै आउँदै गर्नुहुन्छ मिठो माया बोकेर कार्यक्रममा म अर्को एउटा मुक्तक लिन्छु श्रोता मसँग मुक्तक छ भीम सुवेदीजीको हरेक पल अदरभरि हाँसो दिन चाहन्छु म हरेक पल अधरभरि हाँसो दिन चाहन्छु म आफ्नै मुटु निकालेर नासो दिन चाहन्छु म सक्दिनँ म उदास चेहरा यी नजरले हेर्नलाई त्यही भएर तिम्रो निराशामा चासो दिन चाहन्छु म यसरी कसैप्रतिको प्रेम सुवेदीजीले मुक्तकमा लेख्नुभयो झापा उहाँको घर हो अर्को एउटा मुक्तक मसँग छ मुक्तककार हुनुहुन्छ मनोज श्रेष्ठजी कतिजनालाई झुक्याए घुमाउरो पारामा कति जनालाई झुक्याए घुमाउरो पारामा अनेक देश चाहर्न भ्याए घुमाउरो पारामा देश बनाउन सरकारमा गएकाहरूले पनि देशकै ढुकुटी रित्याए घुमाउरो पारामा घुमाउरो पारामा यसरी मुक्तकमा व्यङ्ग्य मुक्तककार मनोज श्रेष्ठजीको जलबिरे सिन्धुपाल्चोक उहाँको घर हो हाल उहाँ कुपनडोल ललितपुरबाट हामीहरू समक्ष आउनुभयो अर्को मुक्तक्ष श्रोता कार्यक्रममा म लिइहाल्छु राधिका अधिकारीजीको लोभ अनि लालचले गर्दा धराप भाष जीवन लोभ अनि लालचले गर्दा धराप भाष जीवन अन्धविश्वासले नै दिएको शराब भाष जीवन धामी अनि झाँक्रीमाथि विश्वास गर्ने हामी त्यही विश्वासको आशाले खराब भएको जीवन यसरी मुक्तकमालामा रातिका अधिकारीजी आउनुभयो आफ्नो सम्पर्क ठेगाना भने लेख्न छुटाउनुभयो अर्को पाला पक्कै जोड्नुहुन्छ हामी यही आशा राख्छौँ आउ पनि श्रोता कार्यक्रममा हामी पहिलो गीत सुन्छौँ मसँग अमित जङ कुँवरजीको मुक्तक रहेको छ बजाङ उहाँको घर हो हाल उहाँ बोटर टोटीबाट हुनुहुन्छ अबको क्रममा मुक्तकार अमित जङ कुँवरसीको मुक्तक मुक्तक सँगसँगै पहिलो साङ्गीतिकको शैली तपाईँलाई श्रोता छन् भनेर धेरैजना छोडी गएकी हो छन् भनेर धेरैजना छोडी गएकी हो गरेर मेरै आलोचना छोडी गएकी हो हिजो तिमी राम हौ म सीता हुँ भन्नेले मलाई दिएर शुभकामना छोडी गएकी हो बधाई छ तिमीलाई यस्तै रहेछ बधाई छ तिमीलाई त्यस्तै रहेछ त सम्झिनुको अर्थ छैन विगतको प्रीत सम्झिनुको अर्थ छैन विगतको प्रीत बधाई छ तिमीलाई आमाले रोजेको राम्रै होला बर खाना लाउन पुग्छ भन्छन् राम्रै होला घर आमाले रोजेको राम्रै होला बर खाना लाउन पुग्छ भन्छन् खुला घर जिन्दगीको चौतारीमा त्यसै रहेछ त सम्झिनुको अर्थ छैन विगतको प्रीत सम्झिनुको अर्थ छैन विगतको प्रीत बधाई छ तिमी बढ्नै पर्छ गुनासोको अर्थ भए गर्थे तिमी सीता गुनासोको अर्थ भए गर्थे तिमी सीता खाडल पार्यो दैवले नै आज हामी बिच खाडल पार्यो दैवले नै आज छ तिमीलाई त्यस्तै रहेछ सम्झिनुको अर्थ छैन विगतको प्रीत सम्झिनु अमित सङ्घ कुँवरजीको मुक्तक मुक्तक सँगसँगै यो गीत तपाईँले सुन्नुभयो रेडियो बिजन एकानब्बे दशमलव छ मेगा आर्समा मुक्तक माला तपाईँ सुनिरहनु भएको छ आजको यो बसाइमा म तपाईँहरूकै मुक्तक श्रोता आलो पालो लिइरहेको छु जिन्दगीमा हुन्छ खति हाँस्न जान्नुपर्छ जिन्दगीमा हुन्छ खति हाँस्न जान्नुपर्छ पीडा आउँछन् कति कति हाँस्न जान्नुपर्छ यो दुनियाँ आँसु देख्दा ठिक्क पर्यो भन्छ दुःख लुकाइ भए जति हाँस्न जान्नुपर्छ हो नि यो मुक्तक मुक्तककार विनिता दालजीको विनिता दालजीले मुक्तक पठाउनु हुँदा मुक्तक सँगसँगै आफ्नो सम्पर्क ठेगाना भने लेख्न छुटाउनु भएछ विनिता दाहालजीका यिनी मिठा मुक्त खराबहरूसँगै अर्को मुक्तक म लिन्छु मसँग मुक्तक श्रोता जिज्ञा सुपौडेल तिलकजीको सोच्दा सामान्य लाग्ने कुरा हुन सक्छ सोच्दा सामान्य लाग्ने कुरा हुनसक्छ रहस्य भने त्यही भित्र पुरा हुन सक्छ आफन्तलाई भेट्दा नमस्कार मात्रै गर्नु अङ्गालो नमार्नु हातमा छुरा हुन सक्छ यो मुक्तक मुक्तकार जिज्ञासु पौडेल तिलकजीको बुटवाल उहाँको घर हो गच्चपको मुक्तकको साथमा आउनुभयो उहाँ अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ श्रोता विकास न्यौपानेजीको थिए रहर कति कति केही गरेन थिए रहर कति कति केही गरेन पोलियो छाती भत्पति केही गरेन सफल भई तिमीलाई माया गर्ने कुरा सुनौ सोच्थेँ नाथे जिन्दगीले प्रगति केही गरेन विकास नेउमानेजी आफूले जीवनमा केही प्रगति गर्न नसकेको र सफलताको कथा कसैलाई सुनाउन नसकेको किलो भाव मुक्तकमा राख्दै हुनुहुन्थ्यो नुवाकोटबाट अर्को मुक्तक म लिन्छु श्रोता कार्यक्रममा मसँग मुक्तक छ राजेन्द्र नकाल सिपालुजीको गर्नु छ अझै मेहनत गर्नु छ मैले मेरी आमाको लागि गर्नु छ अझै मेहनत गर्नु छ मैले मेरी आमाको लागि ती ओठमा मुस्कान भर्नु छ मैले मेरी आमाको लागि अब मैले सोचेका सारा खुसीहरू पुरा नभएसम्म संसारमा यति गरेर मर्नु छ मैले मेरी आमाको लागि राजेन्द्र नकाल सिपालुजी यसरी पश्चिम रुकुमबाट मुक्तक मालामा आउनुभयो अर्को मुक्तक मसँग छ विष्णु कार्कीजीको दुःख गर्न कहिले पछि सर्नुहुन्न शर्माएर दुःख गर्न कहिले पछि सर्नुहुन्न शर्माएर हो रहेछ खाएको थालमा चुट्नुहुन्न अघाएर सङ्घर्ष नै आफ्नो ठानी उयो बनुवा मनुवा भन्दा आफ्ना हिँड्छन् मुन्टो अन्तै फर्काएर मुक्तक मालामा मुक्तककार विष्णु कार्कीजीको यो मुक्तक शनि अर्जुन झापा उहाँको घर हो मुक्तक निकै मिठो लेख्नुहुन्छ विष्णु कार्कीजी अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ श्रोता प्रवीण दाहालजीको सौठा मोरङ उहाँको घर हो सँगसँगै हामी कार्यक्रममा अर्को एउटा गीत पनि सुन्नेछौँ उहाँको मुक्तक सँगसँगै प्रवीण दाहालजीको मुक्तक मुक्तक सँगसँगै तपाईँलाई श्रोता अर्को एउटा साङ्गीतिक ओसेली अब भने भविष्यको रेखा हेरी ऊ मुक्लान गयो भविष्यको रेखा हेरी ऊ मुक्लान गयो र आएर पनि फेरि ऊ मुक्लान गयो एक साग टार्न पनि गाह्रो भएपछि बाध्यताले गर्दाखेरि ऊ मुक्लान गयो परदेशी ने बाध्यताले छोडे नि गाउँघर मनै धर्कन्छ परदेशी नै थिएन बाध्यताले छोडे नि गाउँघर मनै धर्कन्छ मनै धर्कन्छ मनै धर्कन्छ जन्म ठाउँ सम्झेर आमा छाती चर्कन्छ जन्म ठाउँ सम्झेर आमा छाती चर्कन्छ बिछ रात पानी बिन पानी अझै बाँकी छ नै ऋण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 आउँदै गर्नुहुन्छ यसरी नै नियमित रूपमा आफ्ना मिठा मिठा मुक्त करपहरूको साथमा अर्को मुक्तक छ मसँग श्रोता विष्णु उपरकोटी प्रलयजीको काकै छेउमा बेल पकाएर रमिता होला काकै छेउमा बेल पकाएर रमिता होला यसरी कटक्क मन खाने कुरा तिता होला घाउमाथि नुनसुक राखेसरी हुन्छ बिन्ती गर्छु बरु लङ्गडाकै डेरा अघि दौड प्रतियोगिता नगरिदिनुहोला ओहो हो विष्णु उपरकोटी प्रलयजी कुबिन्डे खोटाङबाट यसरी आउनुभयो मुक्तक मालामा निकै मार्मिक ढङ्गले कार्यक्रममा म अर्को मुक्तक लिन्छु मसँग मुक्तक छ रामकुमार प्रधानजीको अघि वा पछि मर्नु नै छ तर यो क्रमलाई क्रम मान्दैन मान्छे अघि वा पछि मर्नु नै छ तर यो क्रमलाई क्रम मान्दैन मान्छे कति मेहनत गरी मरेको हुन्छ मृत्युलाई श्रम मान्दैन मान्छे दुःख सुख सुख दुःख सत्य झुट झुट सत्यमै विवाद प्रमित जिन्दगी बाँचेकै हो तैपनि भ्रमलाई भ्रम मान्दैन मान्छे रामकुमार प्रधानजी मकवान पुरे भनेर लेख्नुभएको छ आउँदै गर्नुहुन्छ मुक्तक मालामा यसरी नै अर्को मुक्तक छ मसँग महेश मुस्कानजीको श्रोता जनताको रगत र पसिना खायो सरकार जनताको रगत र पसिना खायो सरकार त्यही रगत र पसिनामा रमायो सरकार सोझा साझा जनतालाई दुखी बनाएर गाली गलौज बाहेक अरू के पायो सरकार पहिलो पटक हुनुपर्छ महेश मुस्कानजी हामीहरू समक्ष यसरी आउनुभएको बेलकोट गढी छ नुवाकोटबाट अर्को मुक्तक मसँग छ श्रोता म कार्यक्रममा लिइहाल्छु शिव सुवेदीजीको नगर छोरा खुरापाती आमा भन्नुहुन्छ नगर छोरा खुरापाती आमा भन्नुहुन्छ हुनुपर्छ मान्छे जाति आमा भन्नुहुन्छ दिनकाल ठीक छैन चाँडै घर फिर्नु बाबु बुवासा डुल्छ नचेल राति आमा भन्नुहुन्छ हे मुक्तक शिव सुवेदीजीको बुद्ध शान्ति चार जुनेली बस्ती झापा उहाँको घर हो अब अनि श्रोता हामी अर्को एउटा गीत सुन्छौँ अभागी चेली रेणुका चामलिङजीको मुक्तक मसँग रहेको छ खोटाङ उहाँको घर हो रेणुका चामलिङजी सम्भवतः पहिलो पटक हुनुपर्छ हामीहरू समक्ष आउनु भएको अबको क्रममा रेणुका चामलिङजीको मुक्तक मुक्तक सँगसँगै अर्को एउटा साङ्गीतिकको शैली तपाईँलाई श्रोता आफ्नो स्वार्थ पुरा गरी छोडेर पो गयो आफ्नो स्वार्थ पुरा गरी छोडेर पो गयो बाचा कसम बुली नाता तोडेर पो गयो आस देखायो जुनीभरको झुटो रहेछ उसको निम्ति हाम्रो बाटो मोडेर पो गयो बाटो मोडेर गयो नाता तोडेर गयो मलाई एक्लै दुःखमा छोडेर गयो Julio. रेणुका चामलिङजीको मुक्तक मुक्तक सँगसँगै यो गीत तपाईँले सुन्नुभयो श्रोता मुक्तक मालामा सुन्नुभयो आजलाई भने मुक्तक मालामा मुक्तक लिने यो सिलसिला यति मात्रै श्रोता कार्यक्रम सुन्दै जाँदा तपाईँलाई सल्लाह सुझाव प्रतिक्रिया बाँड्न भयो मुक्तक पठाउन मन भयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ Muktak Mala at the rate Gmail dot कममा मुक्तक तथा प्रतिक्रिया पठाउन सक्नुहुन्छ त्यस्तै गरेर मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा पनि मुक्तक तथा प्रतिक्रिया तपाईँले पठाउन सक्नुहुन्छ तपाईँले मायाले पठाउनुभएका मुक्तक मसँग सुरक्षित छन् अर्को पाला पक्कै जोड्नेछु हामीलाई सुन्दै रहनुहोला र यस्तै माया बाँड्दै रहनुहोला यस समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो सम्पूर्ण प्रिय श्रोताहरूलाई धेरै धेरै धन्यवाद मलाई प्रविधि संयोजनमा साथ दिने भाइ कौशल कान्छोलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई छुटुक्क सम्झाउँदै मदन भण्डारी आजलाई भने छुट्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परौँ नमस्कार शुभरात्री हजार सम्मा माझी बसे तिमीलाई माया मेरो युग युगसम्म तिमीलाई दिए तिमीलाई ओ तिमीलाई दिए तिमीलाई हजार जुनीसम्म खोजी बसे तिमीलाई माया मेरो युग युग सम्मा तिमीलाई दिए तिमीलाई कहिले नहुने भो कस्तो माया हो सम्झनासँग बाँच्नु पर्ने कस्तो यो चुनो पढ़ने कसद आर्जु निसन्मा मन अध्यारै अध्यारो घाम को दिनमा पर्ने जीवन अध्यारै अध्यारो हजार जुग्नीसम्म खोजी बसे तिमीलाई माया मेरो योग सम्मा तिमीलाई दिए तिमीलाई ओ तिमीलाई दिए तिमीलाई हजार जुनीसँग